माग्यो तिमीले मैले बाँच्नु पर्छ मै मरे तिमीलाई कसले माया गर्छ मुटु माग्यो तिमीले मैले बाँच्नु पर्छ मै मरे तिमीलाई कसले माया गर्छ कि भनी खोजी हेरे पाइन मुटु दुईटा कि भनी खोजी हेरे पाइन मुटु दुईटा तिमीलाई माया गर्ने असम्मै हो एउटा तिमीलाई माया गर्ने सम्मै भयो आखा संसार नहेरौला जलेको कलेजो कहिले नफेरौला बरु लैजाऊ आँखा संसार नहेरौला जलेको कलेजो कहिले नफेरोला अरू बाँकी जे छन् पारा चोइटा चोइटा अरू बाँकी जे छन् पारा चोइटा चोइटा मलाई माया गर कति माया गर्छौ भने जाँचेकै हो भने लैजाऊ मेरो मुटु दिन्छु केही नभने कति माया गर्छौ भने जाँचेकै हौ भने लैजाऊ मेरो मुटु दिन्छु केही नभने तिम्रै निम्ति किने यही हो मुटु एउटा तिम्रै निम्ति धर किने यही हो मुटु एउटा जतन गरेर नपार है चुइटा जतन गरेर पार है चुइटा मेरी माया मेरी माया